नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभर एकै साथ सुनिरहनु भएको बिहान आठ बजेको ट्राफिक खबरमा तपाईँलाई स्वागत छ म सम्झना अब ट्राफिक खबर विस्तारमा महोत्तरीको गौरीबास छ कारे घुप्टेमा हिजो दिउँसो भएको सड़क दुर्घटनामा एकजनाको ज्यान गएको छ भने उन्नाइसजना घाइते भएका छन् जनकपुरबाट सिनी लिएर सिन्धुलीतर्फ जाँदै गरेको ज एक छ पाँच छ पाँच नम्बरको जीप र सिन्धुलीबाट बर्दिवास आउँदै गरेको नादोई ख छ एक पाँच नम्बरको बस ठोकदा जीप चालक धनुषा हरिहरपुर नौ वर्ष गोविन्द विश्वकर्माको घटनास्थलमा नै ज्यान गएको हो दुर्घटनामा बसका चालक बर्दिवास दिनका तीर्थबहादुर बमझम सहित उन्नाइसजना यात्रु घाइते भएको इलाका प्रहरी कार्य बर्दिवासका प्रहरी नायब उपरीक्षक तुलसी अधिकारीले जानकारी दिनुभयो घाइते मध्ये तीनजनाको अवस्था गम्भीर छ घाइतेहरूको बर्दिवासका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ ट्राफिक खबर र दाङमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ पश्चिम दाङबाट तुलसीपुर बजार आउँदै गरेको रा एक व छ तिन पाँच तिन नम्बरको मोटरसाइकल र तुलसीपुरबाट पश्चिमतर्फ जाँदै गरेको रा एक ज एक आठ सात नम्बरको जीप एक आपसमा ठोक्दा मोटरसाइकल चालक तुलसीपुर दस तोघरे निवासी तीस वर्षका प्रकाश ओलीको घटनास्थलमा नै मृत्यु भएको हो अब सम्पूर्ण सडकको वर्तमान अवस्थाको बारेमा जानकारी यति बेला नारायणगढ हेटुडा वीरगञ्ज सडक खण्ड खुला रहेको छ नारायणगढ मुगलिन सडक खण्ड मुगलिन अविसे काठमाडौँ सडक खण्ड मुगलिन दमोरी पोखरा सडक खण्ड र नारायणगढ प्रासी बोटो सडक खण्ड पनि खुला रहेको छ ट्राफिक खबरको साथमा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 पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक तपाईँको यात्राको भरपर्दो साथी होइन भाउजू के भयो हुनु बाबु त्यही त हो नि कमर दुख्ने शरीर दुख्ने अनि अहिले त शरीरभरि रातो डाबर पनि आएको छ जति उपचार गरे पनि हुँदैन राम्रो ठाउँ कहाँ होला ए त्यसो भए अश्विनी आयुर्वेद सेवा केन्द्र पर्सामा जानुहोस् न हो दिशामा रगत देखिनु मलद्वार वा बाँसु पलाउनु डल्लो वा गिर्खा हुनु मलद्वार बाहिर निस्किनु वरिपरि चिरिनु दिशा कडा कब्जियत हुनु प्रसुति सम्बन्धी सेतो पानी बाग्ने छाला सम्बन्धी दाद एलर्जी रातो डाबर आउने अनुहारको चाया पोतो शरीर चिलाउने सेतो दुबी मुसा कोठी डन्डीफोर दाग र यो रोग सम्बन्धी सफल उपचार गरिन्छ साथै काठमाडौँका विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ त्यसैले समयमा नै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क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 होला नि है कहाँ काठमाडौँबाट हुनु नि यी सबै विद्युत सम्बन्धी सामान त हाम्रै रत्नगरको कर्मचारी पेट्रोल पम्पको पूर्वपट्टि खुलेको आरआर इलेक्ट्रिकबाट हो नि त्यहाँ त बिजुली सम्बन्धी सामानहरू इन्भर्टर ब्याट्री मोटर विभिन्न किसिमका पङ्खाहरू स्टेपलाइजर सोलर सिस्टम ग्यारेन्टीका साथ होलसेल मूल्यमा पाइन्छ नि सम्पर्क आर इलेक्ट्रिक सोराह चोक कर्मचारी पेट्रोल पम्पको पचास मिटर पूर्वपट्टि प्रोपराइटर नवराज श्रेष्ठ फोन शून्य छपन्न